नमस्ते नमस्ते नमस्ते अनि स्वागत अभिवादन छ सम्पूर्णलाई कार्यक्रम जस फर इन्जोयको यो श्रृङ्खलाबाट एनिवे अर्पण सबैका लागि सधैँका लागि radio Arpan hundred four point five megahertz र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट एकैसाथ प्रसारण भएको यो कार्यक्रम जस फर इन्जोय लिएर आज पनि बस्दैछौँ हामी दुईजना म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि र अर्को साथी छ तपाईँसँग सोम सो टेक्निकल सपोर्टबाट मैथुन राजको हेल्प मिलेर मिलिरहेको छ एनवे अब केही समयसम्म तपाईँको साथमा रहनेछौँ हरेक दिन आउँछौँ बिहान एघार बजीको खबर पछि र बाह्र बजीसम्म रहने गर्छौँ राज पनि कुराकानी गर्छौँ अवश्य पनि होइन राजन पक्का पनि रमाइलो कुराकानी हुन्छ रमाइलो कुराकानी गर्नको निमित्त तपाईँ आउनुपर्ने हुन्छ शून्य छप्पन्न एउटा मात्र टेलिफोन लाइन भनिराखेको छ टेक्निसियन पार्टनर राजले कुन लाइन हो शून्य छपन्न भाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिस दुईवटा लाइनमा चाहिँ कल गर्नु होला है सो एनिवे कल गर्नुको लागि यो नम्बर भन्यो र आज केही रमाइलो कुराकानी पनि रहँदैछ तपाईँसँग डान्सिङ नम्बरहरू पनि रहेको छ डान्स गर्ने होइन आज ओके डान्स चाहिँ मैले गर्दिनँ साथीहरूले गर्नुहुनेछ राजुन राज सबै <laughs> डान्स गर्नेछन् है एकजना साथी आइसक्नु भएको छ उहाँलाई वेलकम गरौँ न नमस्ते नमस्ते दादा नमस्ते नमस्ते खानुभयो अनि दिनभरि के गर्ने सोच छ प्लान छ बस्ने मात्र है ओके सरोजी अरू के छ खानपिन भयो है कति खानुभयो अनुमानित एक थाल दुई थाल तिन थाल भन्ने कुरो हुन्छ नि <laughs> थ्री इन्टु वान होइन एनिवे <laughs> तिनजनाले तिन थाल हजुर ओके अनि अरू के छ सबै ठिक छ दाइ खास केही पनि छैन के छ डे प्लानिङ चलिसकिरहेको छ दुःख सुखी चलिरहेको छ जिन्दगी है सो सपनामा रमाउने मान्छे मनपर्छ कि तपाईँलाई विपनामा विपनामा हुँदा सपनामा त त्यो त कल्पना मात्रै हो किन रमाउनु हुन्छ र त्यही त अनि तपाईँ केमा रमाउनुहुन्छ म त विपनामै हो दाइ विपनामै रमाउनुहुन्छ खास के भयो भने रमाउनुहुन्छ जेसम्म हुन्छ लाग्छ मलाई आफू जस्तो ठाउँमा छु त्यही ठाउँमा एकान्त ठाउँ चारैतिरबाट चिसो हावा रमाइलो छ अनि साथमा गर्लफ्रेन्ड होइन त्यो त भनेको त प्राकृतिक देने हो नेचुरल नियम नै हो त्यो त केही फरक पर्दैन केही फरक पर्दैन है अनि मिठा मिठा अनि मिठा मिठा मागेको कुरा सँगै मर्ने सँगै बाँच्ने कसम भाषा कसम सबै कुरा होइन <laughs> <laughs> यस्तो हुन्छ सरजी कहिलेकाहीँ विपन्नमा नपुगेका कुराहरू सपनामा पुगिराखेको हुन्छ नि त के गर्ने के गर्ने लङ्का सुन्छ कान बुझे मनलाई आनन्दित त बनाउँछ नि त आनन्दित भएर के गर्ने मनको लड्डु घिउले खाएर भएन कुनै कुनै कुराहरू विपन्नमा भन्दा पनि सपनामा भएका कुराहरू चाहिँ रमाइला र मिठा लाग्ने गर्छन् नि हुन्छन् मिठा त हुन्छन् तर के गर्नु स्वाद चाख्न चाहिँ पाइँदैन <laughs> है सरोज एनिवे अब लास्ट डेडिकेसन को कसको लागि फर्स्ट अफ अल हजुरलाई थ्याङ्क यू अन्त दादा पोस्को दादालाई थ्याङ्क यू अनि प्रगति दादालाई थ्याङ्क यू अन्य साथीहरू भन्नुपर्दा राजा कुमार लक्ष्मी गुरुङ शान्ति लामा कविता आली मिरु तामाङ इलिना hmm. बास्पला hmm. एन्जिला ठेगाना मगर सन्जु र रसिना तामाङ सुनुन थापा प्रित छेत्री वर्षा लामा निशा तामाङ पूजा लामा प्रमिला आले र घमन राणा मगर अनि निलम अधिकारी जसले मलाई सरोज लामा भनेर चिन्छ सबैको लागि अनि रेडियो अर्पण सुन्नेलाई पनि हैन okay thank you for calling bye bye नमस्ते हामीलाई कल गर्नुभएको थियो जुटपानीबाट सरोज लामा कुराकानी रह उहाँसँग है सुन्न सपना भाष त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिस लाइनमा कल गर्न सक्नुहुनेछ फेरि पनि कोही साथी आइसक्नु भएको छ उहाँलाई वेलकम गराउँदछौँ हेलो नमस्ते हेलो नमस्ते हजुर हेलो नमस्कार हजुर नमस्कार नमस्कार के को हो डिस्कनेक्ट भएको छ वेल के छैन आउँदै गर्नुहोला शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस हुँदै यति बेला भने तपाईँको लागि एउटा डान्सिङ नम्बर राख्छु त्यसपछि फेरि उपस्थित हुनेछौँ सो भने म तपाईँको दिलको साथी राजेन्द्र गुरुङ Thank you. तेरी यादा ने वो जान चलाए यो लभली सङ्गपछि तपाईँलाई फेरि पनि स्वागत छ जस्ट फर इन्जोय सुन्नु भएको छ तपाईँको मनको आवाज radio Arpan hundred four point five megahertz र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुन्नु भएको छ एन्ड वे टेकिङको सपोर्ट कमिटी राजसँगै उनीहरूमा हामी दुईजना छौँ दिल गुरुङ र सोम तपाईँको साथमा छ सो मान्छे सपनामा रमाउनुहुन्छ या तपाईँ विभिन्नमा रमाउँदै गर्नुहुन्छ सो यो प्रश्न तपाईँको लागि छ कल गर्नुको लागि दुईवटा नम्बर राजनले भनिदिन्छ एकदमै फाट फुट फाट फुट के okay zero five six six three three three तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइनमा तपाईँले कल गर्नुभयो भने तपाईँसँग कुराकानी रहनेछ है मैले अघि सुरुमा फास्ट नम्बर भनेको थिएँ नि कस्तो लाग्यो ए त्यति रमाइलो चाहिँ लागेन तर सुन्न चाहिँ राम्रो लाग्यो वेल <laughs> तपाईँले आजभोलि इन्टरनेट अनलाइनको अर्को साइटबाट पनि हाम्रो रेडियो अर्पणलाई सुन्न सक्नुहुन्छ त्यसको लागि तपाईँले लगन गर्नुपर्ने हुन्छ W W dot radio Arpan blog dot com blog spot dot कमबाट पनि होइन सर ओके त्यहाँबाट तपाईँले यो चाहिँ जुन हामीले दिएको इन्फर्मेसन छ त्यो तपाईँले चाहिँ इन्टरनेटमा चाहिँ जो सर्च गर्नुभयो या इन्टरनेटमा चाहिँ तपाईँले गएर त्यहाँनिर चाहिँ इन्ट्रो गर्नुभयो यो सबै हानेर पनि तपाईँले रेडियो अर्पण प्रत्यक्ष रूपमा अनलाइनमा पनि सुन्न सक्नुहुनेछ है इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कम र ब्लग स्पोर्ट डट कमबाट होइन वेल रेडियो अर्पण डट कमबाट चाहिँ तपाईँले चारवटा मिडियाको अप्सन आउँछ उक्त उक्त अप्सनमध्ये एउटामा क्लिक गरेर सुन्न सक्नुहुन्छ भने ब्लग स्पोर्टबाट चाहिँ डाइरेक्ट सुन्न सक्नुहुन्छ वेल यति बेला कोही साथी आइसक्नु भएको छ उहाँको लागि पनि हामीले स्वागत गरौँ हेलो हेलो नमस्ते के भइराखेको छ अनि भोलि कुराकानी गर्नु सकिलो उहाँसँग अलिकति यो आवाज त्यहाँसम्म नपुगेको हो कि भन्दै भानु भएको छ है वा त्यहाँको आवाज यता नआएको पो हो कि एनिवे जी होस् हामी कुराकानी गर्ने प्रयास गरिरहेका छौँ तपाईँ हामीलाई कल गर्नुहोस् कल गर्नुको लागि number zero five six five six three three three two and five six three three three थ्रीको लाइनमा कल गर्न सक्नुहुँदो रहेछ अर्पण सबैका लागि सधैँका लागि radio Arpan hundred four point five mega megahertz सुन्नु भएको छ जसमा इन्जोय भएको छौँ होइन थोरैतिर जे भए पनि रमाइलो गरौँ भन्ने प्रयास चाहिँ हाम्रो हो तपाईँ जुनसुकै अवस्थामा भए पनि दुःख सुख बाँडौँ हेलो हेलो नमस्ते हेलो हेलो नमस्ते तपाईँको लागि ओके ब्याकग्राउन्डमा चाहिँ हामीले आवाज सुनिरहेका थियौँ उहाँको चाहिँ है फेरि प्रयास गर्नुहोस् सो तपाईँले हाम्रो आवाज नसुन्नु भएको हो कि भन्ने चाहिँ भइरहेको छ कि आज किनकि अलिकति यो फोन लाइनले हरेक दिन डिस्टर्ब हामीलाई गरिरहेको छ र आज पनि त्यो डिस्टर्ब चाहिँ यहाँनिर भयो र तपाईँसँग सहनै पर्छ जे भए पनि जस्तो भए पनि रमाइलो गर्नको लागि आउन सक्नुहुन्छ फेरि पनि भन्छौँ शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र एउटा सङ सुनौ है सर्ट कमर्सियल ब्रेक ब्रेक पछि तपाईँको लागि हामी फेरि कुराकानी गर्नको लागि अनि सङ्घहरूको साथमा आउँछौँ सुन्दै गर्नुहोला radio hundred four point five mega अपना तुझे बना के ले जाऊंगा उड़ा के हो जाना नशा है मदहोश हो गई हूँ मैं तुझ में खो गई हूँ मधोश हो गई हूँ मैं तुझ में खो गई आवश्यकता लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरका लागि निम्न पदहरूमा कर्मचारी आवश्यकता भएकाले यज्ञ इच्छुक नेपाली नागरिकलाई दरखास्त आह्वान गरिन्छ जनरल म्यानेजर एकजना योग्यता स्नातक तह उत्तीर्ण बजार व्यवस्थापक दुईजना योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण बजार सहायक दुईजना योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण कार्यक्रम प्रस्तुता तिनजना योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनु ही साथै समुदायमा केन्द्रित बहस कार्यक्रम गर्न सक्ने बजार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 programming सम्पर्क Gurukul universal computer institute Sauraha चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार सय बयासी W W W dot Gurukul universal dot com यो रेडियो अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम just for enjoy okay welcome back after this short commercial break ब्रेकपछि फेरि पनि हामी उपस्थित भइसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोयमा म तपाईँको दिलको साथी राजन दिल गुरुङ एनिवे अर्को साथी छ तपाईँसँग सोम तपाईँले कल गर्नको लागि हामीलाई फटाफट डायल गर्न सक्नुहुनेछ सुन्न छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला गरिरहेका छौँ अर्पण सबैका लागि सधैँका लागि radio Arpan hundred four point five megahertz र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुन्नु भएको छ सो प्रोग्राम जोस फ्रो इन्जोयको आजको श्रृङ्खलामा केही रमाइलो कुराकानी गर्ने प्रयास गरिरहेका छौँ कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गरौँ हेलो नमस्ते नमस्ते नमस्ते के छ हाल खबर एकदमै ठिक छ दादा हामी एकदम ठिक छौँ को बोल्नुभयो म सलिना पोखराबाट सोलिना पोखरा कहिले जानुभयो आज बिहान आज बिहान जानुभएको पोखराको मौसम बताउनुहोस् न कस्तो छ एकदम एकदम कुल कुल छ पानी कतिको परेको छ त्यता अहिले त रोकिएको छ भनिन्छ नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेकै पोखरा हो त्यसैले पानी परिराखेको छ जस्तो लागिराखेको छ कि हामीलाई छ यता पनि है फेरि भेट्छु भनेर पनि नभेटिकन जानुभयो कस्तो मान्छे है भयो भयो भयो भयो होइन दादा म चितवनको मान्छे नेक्स्ट टाइम भेटौँला नि त सधैँ यहीँ भइहालिन्छ है हजुर अब यस्तो हो कि तपाईँ नभएको बेलामा हामी पनि नहुन सक्छौँ तपाईँ भएको बेलामा फेरि त्यस्तो हुन कि समस्या है खै मलाई त पृथ्वी अलिकति गोलो भन्दा पनि अलिकति बाङ्गो छ कि जस्तो पनि लाउन थाल्यो <laughs> जो जस्तो छ त्यस्तै देख्ने हो नि है ओके अनि अरू के छ त ठिकै छ ठिक छ है सुन्दर नगरी पोखरामा जानु भएको छ रमाइलोको लागि जानुभयो होला नि ए काम विशेषले अनि सलिना विशेष गरी तपाईँ सुपनामा रमाउने गर्नुहुन्छ या विपनामा सपनाको कुराले कतिको प्रभाव पार्छ फेरि म सपनै देख्दिनँ त देख्नुहुन्न बिर्सेको पनि त हुन अस्ति तपाईँको मान्छेले त सपनामा मलाई देख्छ भन्ने कुरा गरेको गरे गर्छ भन्नुभएको थियो र त्यसैलाई हो र त्यो त उताको कुरो हो नि त है त होइन भन्न खोजेको तपाईँले चाहिँ कुरा गर्नुहुन्छ र म खालि तिमीलाई सपनामा देख्छु भनेर चाहिँ कुरा गर्नुहुन्छ अरे ओके मैले त अब देखेकै छैन त्यस्तो होइन कि मैले त कस्तो छ भनेर देखेको पनि छैन अब कसरी सपना देख्ने है हो र पहिला पहिलो सब पहिलोचोटि थाहा हो अब होइन अनि सोलिना अब सम्झन सन्थी भएको को लागि सम्झने फर्स्ट अफ अल मेरो मम्मी र बाबा अनि मेरो भाइलाई होइन त्यसपछि साथीहरूको नाम लिउँ भने साथीहरू रिसाउनुहुन्छ होला धेरैजना छन् पनि है मलाई चिन्नुहुन्छ नि उहाँले सब सब सबलाई आई मिस यु भन्न चाहन्छु okay thank you for calling bye bye नमस्ते सोलिना पोखराबाट कल गर्नु भएको थियो कुराकानी रह्यो सोलिनासँग सो तपाईँ सुन्नु भएको छ तपाईँको मनको आवाज radio Arpan hundred four point five megahertz अर्को साथी लाइनमा स्वागत गरौँ हेलो नमस्ते नमस्ते नमस्कार को बोल्नुभयो एन्जल के फाइन हन्ड्रेडमा नाइन्टी नाइन वान पर्सेन्ट चाहिँ के चाहिँ चाहिँ मैले दिएको नि त <laughs> खानपिन भयो हाम्रो पनि हाम्रो हुँदैछ पछिल्लोतिरको रेडियो अलि सानो बनाउनुहोस् त्यही त सानो भयो भने चाहिँ सुनिन्छ कि जस्तो लाग्छ मलाई पनि है ओके अनि हेलो ज्ञानजल हुनुहुन्थ्यो वर्षबाट व्याकरणमा उहाँको आवाजभन्दा पनि बढी मात्रामा चाहिँ हामीले रेडियो सुन्यौँ हाम्रो आवाज आफै सुन्यौँ त्यसैले हामी कुराकानी गर्न असमर्थ रह्यौँ फेरि प्रयास गर्नुहोस् रेडियो चाहिँ सानो बनाउनुहोस् सानो बनाएर सुन्दा पनि हुन्छ यदि तपाईँले मोबाइलमा रेडियो सुन्नु भएको छ भने एक कानमा मार्फत लगाउनुहोस् एक कानमा चाहिँ मोबाइल राखेर फेरि कुराकानी पनि गर्न सक्नुहुनेछ त्यो भयो भने चाहिँ एकदम सहज बाटो चाहिँ यहाँनिर हुने गर्छ होइन राजन <laughs> अब यति बेला भने हामी अर्को सँगसँगै बेला भएको छ है सो म्युजिकल ब्रेक ब्रेकपछि आउँछु सुन्दै गर्नुहोला तेरी ये आंखें मुझे बावरा कर आंखों में मेरी कई रंग हैं भरे बार ये कह दे के आजा तुझे प्यार करे सौ बार ये कह दे के आजा तुझे प्यार करे ओ मेरे हमदम दिल की जरा सुन बाहों में आप बिखरे सौ बात ये कहे दिल के आजा तुझे प्यार करे सौ बार ये कहे दिल के आजा तुझे प्यार करे पढ़े क्या ना पढ़े सौ बार ये कहे दिल के आजा तू सङ्घपछि तपाईँलाई फेरि पनि स्वागत छ तपाईँ सुन्नु भएको छ तपाईँको मनको आवाज radio Arpan hundred four point five megahertz internet अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ जसको इन्जोयमा छौँ दुईजना तपाईँको साथमा होइन सोम त्यसै गरी टेक्निकल सपोर्टबाट मित्रराज हुनुहुन्छ कल गर्नुको लागि नम्बर तपाईँलाई थाहा छ सो कल गर्नुहोस् zero five six five six three three three two and five six three three three थ्रीको लाइनमा कल गर्न सक्नुहुनेछ सो तपाईँसँग रहेर रमाइलो कुराकानी गरिरहेका छौँ हामीले एनिवे होइन कल गर्नुहोस् कुराकानी रहनेछ वास्तवमा प्रायः सुकै कोही साथीहरूसँग सपनामा पनि रमाउने गर्नुहुन्छ तर सपनामा हामी झिझक छौँ त्यसलाई चाहिँ उपभोग गर्न नपाउने हुँदाखेरि अलिक खल्लो पनि महसुस हुने गर्छ होइन यसो फेरि विपनामा मात्र नभइकन विपनामा नपुगेका कुराहरू कहिलेकाहीँ सपनाबाट पनि लिन सकिन्छ यस्तो हो कि त्यो भनेको एउटा तरकारीमा नुन नभएको जस्तो हुन्छ कि नुन बिनाको तरकारी जस्तै हुन्छ सपना भनेको एउटा कुरा हो तर सपनामै सीमित हुन्छ जति बेला हामी एकदमै बिउ जिन्छौँ त्यो समयमा फेरि ती सपनाहरू चाहिँ एकदमै पर भएको हुन्छ त्यहाँनिर केही पनि हुँदैन तर विपन्नमा हामी त्यही कुरालाई महसुस गऱ्यौँ भने महसुस पनि गरिरहन्छौँ उपभोग पनि गरिरहन्छौँ तर सपनामा चाहिँ हामीले महसुस मात्र गर्छौँ तर त्यसलाई उपभोग गर्न चाहिँ पाउँदैन फरक यति यस्तो पनि हुन्छ नि जस्तो सपनामा देखेका कुराहरूलाई पुरा गर्ने प्रयास गर्यो भने पुरा नहोला भन्न पनि नहोला हुन तर त्यो त विपनामा पुरा गरिन्छ नि सपनामा त पुरा गरिँदैन त्यो हिम्स भनेको कुराहरू छुट्टै हुन् तर विपना भनेको विपना र सपना भनेको सपना है एनिवे कल गर्नुहोस् र हामी अन्तिममा छौँ तपाईँसँग थोरै कुराकानी सँगसँगै प्रोग्रामबाट बिदा माग्नुपर्ने हुन्छ त्यसैले अन्तिममा छौँ केही कुरा गर्छौँ तपाईँसँग होइन प्रयास गर्नुहोस् अलिकति सम्पर्कको लागि पनि केही समस्या चाहिँ भएको छ तर पनि हेलो हेलो दादा गुड मर्निङ नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते मेरो नमस्ते कहाँबाट चितवनबाटै हो अन्त शक्ति खोरबाट कहिले आउनुभयो आएको चाहिँ दुई चार दिनहरूमा नै हप्ता दिन भित्र लाग्यो दादालाई थाहा छैन कि त्यही त सात गते आठ गते आउने कुरो थियो लिएर आएको नि बिर्सिनु भएछ है रविन्द्रलाई भेटेन हाम्रो सोमदालाई मात्रै थाहा छ होइन मलाई मलाई चाहिँ सात आठ गते आउनुहुन्छ भन्ने थाहा थियो तर आइपुग्नु भयो भएन थाहा थिएन नि त हजुर हजुर हजुर भइसक्यो म आज थोरै छोटो मिठो गफ नखोज्दै थिएँ हुन्छ ल भन्नुहोस् सपनामा तपाईँलाई मैले तपाईँ बुझिसकेँ विपना काल्पनिक निलमजी ओके निलम हुनुहुन्थ्यो उहाँको आवाज हामीले बुझ्नै सकेनौँ है एकदमै स्क्रच आइरहेको छ सुरुवातमा चाहिँ राम्रैसँग बुझिएको थियो पछि पछि बुझ्न सकेनौँ केही छैन अर्को पटक फेरि ट्राई गर्नु हुन्छ भने आज लिँदै आज भने हामी प्रोग्रामको अन्तिममा छौँ सुनेर साथीहरू तपाईँलाई थ्याङ्क यू छ कल गर्नुभयो सरोज लामा जुटपानीबाट सलिना पोखराबाट एन्जल पर्सबाट निलम शक्तिखोरबाट तपाईँ सम्पूर्णलाई थ्याङ्क यू छ कल गर्नुको लागि र कल गर्न प्रयास गर्ने तपाईँलाई पनि थ्याङ्क यू छ एन्डवे प्रोग्रामप्रति सुझाव सल्लाह प्रतिक्रिया सुन zero five six five six three call गर्न सक्नुहुन्छ भन्दै प्रोग्राम जस्ट फर इन्जुको आजको यो श्रृङ्खलामा अन्तिममा एउटा लभली सङ्ग छाड्दै प्राविधिक मित्र राजलाई पनि धन्यवाद दिँदै प्रस्तुतिबाट म राजन दिल गुरुङ र बसोम कुमार हिताङ एकैसाथ विधमाग छु नमस्ते शोला है जो मेरे सीने में भड़कता है भड़कता है सांसों में तूफान है गुजारा मेरे दिल का तू तो सहारा नहीं तुम दिन अब गुजारा मेरे दिल...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 छब्बिस आठ सय सात मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस सुन्दर सुन्दरता मेरो पहिचान सुन्दरता मात्र होइन सुन्दरता बनाउने मेरो चाहना जुन चाहना पुरा गर्नको लागि म रोज्दछु आइडिसी इन्टरनेसनल ट्रेनिङ सेन्टरलाई हो तपाईँ पनि ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्स र तालिम पश्चात रोजगार चाहनुहुन्छ भने सम्झनुहोस् हाम्रा विशेषताहरू विदेश जानका लागि स्पेसल कोर्सको व्यवस्था एडभान्स कोर्स सिक्नेलाई बेसिक कोर्स सिक्दैमा तालिम पश्चात रोजगारको व्यवस्था विभिन्न किसिमका फेसियलहरू हेयर स्टेट हेयर पम्प ग्यारेन्टीका साथ गरिनुका साथै पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथमा कस्मेटिक सामानहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क IT NC international training centre Tadhi बजार रिफ्रेस एक्जट स्टडी सेन्टरको भवन मेरी स्टोप सेंटर संगे फोन नम्बर शून्य छपन्न छ चौरानब्बे दुई सय बिस मोबाइल